आजको यौन घटना आयामामा आयामामा म पात्रबाट है म आधा निन्द्रा आधा तन्द्रामै थिएँ साइनोले नजिकैको जस्तै पर्ने भान्जी मेरो ओछ्यानमा बिरालोको चालमा आएर स्वाट्ट पस्यो हामी दुवैजना अनिदो थियौँ र रातको करिब बाह्र बजेसम्म गाउँको बिहेको जाग्रामबाट आएको थियौँ र भान्जीलाई मेरै रेखदेखमा बाबाआमाले जाग्राममा पठाएको थियो नत्र छोरी बिग्रिन्छ भनेर प्रायः गाउँको हाम्रो गाउँको मान्छेले कतै पनि छोरी मान्छेलाई हिँड्न दिँदैन धन्न स्कुल चाहिँ पढ्न पठाउँछ दिउँसो भान्जीले तपाईँले भनिदिनु न मामा तपाईँले भनेपछि मलाई नि जाग्रामा जान दिन्छ भनेर कर गरेकोले मैले भान्जीलाई जाग्रामा लिएर गएको थिएँ र सँगै लिएर भान्जीकै घरमा म भान्जीलाई पुर्याउन चाहिँ सँगै लिएर आउँदाखेरि म त्यहीँ सुतेको थिएँ भान्जीलाई घर पुर्याउन आउँदा पाहाडको बाटो डर लाग्ने ठाउँहरूमा भान्जीले मलाई अँगालो हालेर आएको थियो र उसको पटिलो स्थान चाहिँ मेरो कुइना तथा शरीरहरूमा स्पर्श गराउँदै आएको थियो त्यो मैले एउटा परिस्थिति सम्झिएर सम्झिएर चाहिँ त्यस्तो केही ठानिनँ तर जब घरमा ओछ्यान लगाएर छुट्टै सुतिसकेको भान्जी बिरालोको चालमा मसँगै ओछ्यानमा सुत्न आएपछि निन्द्राले मलाई छोड्न थाल्यो तर पनि केही बेर निधाएको नक्कल गरेर बसेँ भान्जी भने खुसु खुसु खुसु खुसु गर्दै मसँगै टाँसिन आउँदै थियो मेरो मनमा नाना थरी कुराहरू खेल्न थाल्यो भान्जी मसँग टाँसिएर सुतेको पन्ध्र बिस मिनटसम्म म निधाएको नक्कल गरेँ गरेँ पछि मेरो मनले मान्नै छोड्यो र मैले निधाएर पल्टेको नक्कल गर्दै भान्जीलाई भान्जीको चाहिँ छातीमै हात पर्ने गरी हात लागेँ यसो चलेर चाहिँ हात लगेँ र अँगालोले च्याप्प कसेँ भान्जीले थाहा नपाए जसरी बस्यो छातीमा हात त पुऱ्याएँ तर हात कसरी चलाउन गाह्रो भइरहेको थियो र एकछिन चुपचाप बसेँ र फेरि नि निन्द्रामा चाहिँ चलेको नक्कल गरेर हात चलाएर भान्जीको स्थानलाई चाहिँ दुइटैलाई पालै पालो च्यापच्याप समातेँ अनि अँगालमा कस्तै खुट्टा पनि चढाएँ भान्जीले चल्ने चटपटाउने केही गरेन एकछिनपछि यतिका गर्दा पनि कुनै नराम्रो प्रतिक्रिया नआएपछि मैले भान्जीको स्थान सुमसुम्याउन सुरु गरेँ भान्जी भर्खर सत्र वर्ष पुग्दै थियो सर्लक्क परेको जिउडाल थियो र बैसाले भरिँदै आएको भान्जीको भान्जीलाई चाहिँ हेर्दाखेरि आँखामा पर्ने भनेको नै उसको सर्लक्क परेको शरीर र पोटिलो हुँदै आएको दुईवटा स्तन थियो देख्ने बित्तिकै आँखा जाने लोपलाग्दो थियो त्यो दुईवटा स्तन चाहिँ मैले मसारिरहँदा पनि भान्जी निन्द्राले अक्कुल भए चाहिँ चलमल नगरिकन राखेको थियो मैले धितमरुन्जेल त्यो भान्जी साइनो पर्नेको चाहिँ स्थान मसारिसकेपछि मैले सर्टको ट्राकहरू खोलेर ब्रासहितको स्थानहरू फेरि मुसार्ने र खेलाउने गरेँ भान्जीले थाहा नपाए चाहिँ यो सबै गर्न दिइराखेको थियो जसरी भन्यो त्यसै गरी स्तन मसार्ने अँगालो मार्ने खुट्टा चढाउने सबै गर्न दियो यसरी गर्न दिएपछि मैले भान्जीको तलतिर हात पुऱ्याएँ यसो गर्दा निधाएको भान्जी पनि स्वा सुहाँ गरेर अलिक छिटो छिटो लामो लामो सास त फेर्दै थियो मैले फरक मैले फरकलाई चाहिँ सर्लक्क माथितिर फर्काएँ र पेन्टी तलतिर सार्न थालेँ पेन्टी भान्जीको चाकले थिचेकोले सार्न गाह्रो भयो र मैले यसो पल्टाउन आँटेँ जस्तो गरेको भान्जी आफै पल्टियो र पेन्टी खोलेँ र झिकेर फालिदिएँ र मेरो कपडा खोलेर उत्तेजित लिङ्ग चाहिँ मैले चाकतिरबाट यो ट्यु योनिमा चाहिँ छिराउने प्रयास गरेँ अँध्यारीमा लिङ्ग योनिमा छिराउन गाह्रो भएको थियो योनिको पाल लिङ्गले ठम्ब्याउनै सकेन धेरै गाह्रो भएको थियो पालमा छिराउन र बल्ल बल्ल योनिको पाल पत्ता लगायो र जबरजस्ती त्यही पालमा चाहिँ लिङ्ग छिराउने कोसिस गर्न थालेँ पछाडिबाट भएकोले होला भने जसरी लिङ्ग छिरेन र मैले बल लगाएर लिङ्ग धकेलेँ एक्कासी भान्सी बिस्तारै बोल्यो आया मामा आया मामा अलिक बिस्तारै न मजासँग भयो त्यस्तो निदाको मान्छे भनेर तर म जोसमा थिएँ त्यसैले भान्जीको आयालाई व्यवस्था नगरी झन् बेसरी लिङ्ग धकेँ लिङ्ग स्वाटै छिर्यो र धक्का मारी मारी लम लम योनिमा लिङ्ग छिराएँ जति पटक मैले लिङ्ग छिराएँ त्यति नै पटक भान्जी आया मामा आया मामा भन्थ्यो सायद नमिल्दो पाराले लिङ्ग छिरेथेँ क्यारे जति आयो भने पनि मैले धक्का मारेर लम लम छिराउन छोडिनँ लिङ्ग छिराउने बेलामा आयामामा आयामामा भन्दा त झन् मजा आउन थाल्यो र मैले दुईवटै हातले दुईवटै स्थान च्याप्प समातेर लिङ्ग लम्की लम छिराएँ यसरी स्थान समातेर लम लम छिराउँदा झन् मजा आयो त्यो माथि भान्जीको आयामामा आयामामाले सुनमा सुगन्ध थपिदियो र लम लम छिराउँदा छिराउँदै मेरो बिरे झऱ्यो र म शिथिल भएँ मैले बिहान पक यौन सम्पर्क पनि राखेँ त्यो बेला पनि भान्जीलाई साह्रै दुखे अरे रुएको सर नै गरेर आयामामा आयामामा भन्यो तर यौन सम्पर्क गर्न र लिङ्ग लम लम छिराउन भने दिइरह्यो हाम्रो गाउँको चलन छोरी मान्छेलाई छलफल कचारी कतै जान नदिने अनि छोरा मान्छे र छोरी मान्छेसँगै नाच्न नदिने अलिक विश्वासिलो मान्छेको भरमा छोडिदिने चलन मलाई गजब लाग्यो अहिले पनि साइनो पर्ने भान्जीलाई मेरै जिम्मामा यताउता पठाउँछ मसँगै हिँडाउँछ मेलापातमा पनि बाबामा मात्र जान्छ घरैमा राख्ने गर्छ र एक्लो हुने भा भान्जी एक्लै पर्छ घरमा र भान्जी चाहिँ मेरो बिहा हुन्छ यो चाहिँ नुवाकोटे साथीको घटना है